पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यी बाटो हुँदै कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राधा हजुर अनि राधाजी हजुर खाजा खानुभयो भइसक्यो दिदी के खानुभयो नि अब खाएर त के खाजाजी हुन्छ त्यही है समर्कामा सबै खान्छ अब के भन्नु ल ठिकै छ अनि आज कुन भाग सुन्न मन लाग्यो यहाँलाई टेक्निसियन दादालाई भनिसके दिदी भनिसक्नु भएको छ ल ठिक छ कसलाई सुनाउनुहुन्छ नि विशेष गरी तपाईँलाई मन पर्ने हजुरको लागि ल धेरै धेरै धन्यवाद छ रेडियो सुन्दै गर्नु होला है हस् नमस्ते दिदी नमस्कार मनको माझामा फुलेर माया गरे आफैलाई भुलेर धरतीमा जुन जानै पर्ने हो ए सानो तिमलाई के पुगेन कि मरेको माया कमी भोरा माझामा फुलेर माया गरे तिमा जुन घरमै पर्ने ए सानो तिमीलाई के पुगेन कि मैले दिएको माया कमी ए सानो तिमीलाई के पुगेन कि मैले दिएको माया कमी ए सानो तिमीलाई के पुगेन मैले दिएको माया कमी भएर निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यदि तपाईँ पनि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोकभाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर के भन्नु पऱ्यो टेक बहादुर टेक बहादुर अनि के गर्नुहुन्छ टेक टेकजी बसी बसाए आज रोजाइमा लोक भाकाको यो बसाइमा आउनु भएको छ धेरै कुरा नगरौँ कुन भाका सुन्न चाहनुहुन्छ यहाँले मैले सम्झिरहन्छु मायालाई हरेक पल पल भन्ने सम्झिरहन्छु मायालाई हरेक पल पल कसलाई सुनाउनुहुन्छ विशेष गरी तपाईँलाई मन पर्ने लोक भाका उसैको लागि ल हुन्छ रेडियो सुन्दै गर्नु होला है नमस्कार पाएँ हरेक पला पला कहाँ छौ ए मेरो मुठु भेटनालाई आउँथेमा चारी भाइ भुर भुर उड्दै पानी भाइ बग्दै सला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 फोटेन video mixing centre Parsa Bazar को स्पोन्सर भीमदेव सुनचादी पसल Parsa Bazar ticket sponsor PC sound and mobile house Parsa Bazar sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थोक्लो पाँच मेगा बेसो टेलिभिजन र चितुन दर्पण साप्ताहिक सह आयोजक रत्नगर कला मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोकभाका एकैछिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधुरी भाकाहरू हामीले तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर आवाज सुन्नु भएको छैन र मेरो हजुर दिनु भएको मेरो अह दिनु भएको छैन उसमा कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग चाहिँ कुराकानी हुन सकेन मेरो आवाज सायद सुन्नु भएको छैन कि जस्तो लागिरहेको थियो कोही साथी हुनुहुन्छ नमस्कार हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हेलो नमस्कार कोही साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन हजुर नमस्कार ओहो हेलो कोही साथी हुनुहुन्छ तर उहाँले मेरो आवाज सुन्नु भएन कि जस्तो लागिरहेछ मैले त उहाँको आवाज सुनिराखेको थिएँ दुईवटा बाटो तपाईँको लागि खुलेछ छ तपाईँको रोजाइमा रहेको सुमधुर लोकधोरी भाकाहरू तपाईँकै माझमा प्रस्तुत गर्नको लागि हामी उपस्थित भइराखेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कोही साथी हुनुहुन्छ नमस्कार हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर म यहीँ शक्तिघरबाट पदम अधिकारी शक्तिखोरबाट हजुर के भन्नु पर्यो नाम पदम अधिकारी पदम अधिकारी हजुर अनि पदमजी हजुर खाजा भइसक्यो कि भएको छैन हजुर खाजा खानुभयो हजुर खाइसके कुन भाका सुन्नुहुन्छ आज यहाँले जुन केही अभाव खड्कियो भन्ने दिदी अभाव कसलाई सुनाउनुहुन्छ विशेष गरी यो भाका एकजनालाई मात्र सम्झिनुहोस् हजुर कसलाई मलाई पदम भनेर चिन्ने सम्पूर्ण ल हुन्छ रेडियो सुन्दै गर्नु होला है नमस्कार नमस्कार हेलो सपनाहरू मर्न खोज्छु मर्दैनन् के गरु जुनकै अभाव खड्कियो तारा लाखौँ सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसानु एउटै धोको छ मर्ने तिम्रै काखमा के गयो जुनकै अभाव खड्कियो तारा लाखौँ लाखौँ सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै एउटै धोको छाबा मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै बसानु एउटै धोको छ मर्ने तिम्रै काखमा भो भानी स्वर्ग तर्न पाउँछु कि म पानी जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना सानो एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो एउटै धोको छ मर्ने तिम्रै काखमा अभाव खड्कियो तारा लाखौँ लाखमा निकै नै मनमा स्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ पदमजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र तपाईँलाई पनि यस्तै गरी आफ्नो रोजाइमा रहेको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 कि कति सानो बिरामी पर्यो कि मनका मनामा हिजोदेखि पानी आतेको छु म पनि केही नहोस् भगवान् मेरो माया நீ केही नहोस् भगवान् मेरो मायालाई निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको रोजाइमा रहेको सुन्दर लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ अब थियो भन्नुपर्छ हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ हौ भने कार्यक्रमबाट विदा माग्नुपर्छ जेलसम्म तपाईँले रोजाइमा लुक भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ फोन गर्नुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै रोजाइमा लुक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् त नमस्कार नाताबत्ती नलाई छातामा भेट भयो औसीको रातामा